बिहानीको बिहानीको चिसो मिठो हावासँगै उदाउँछिन् पनि प्रभातको प्रभातको सुनौलो किरणसँगै लिएर एउटा नौलो आशा उमङ्ग नौलो दिनको प्रार्थना गाउँछिन् दुई हात जोडी पाल्दछिन् दियो संस्कारको सजाएकी छिन् सुन्दर ती आँखाका गहिराईमा लक्ष्यको बाटोमा हिँडेकी छिन् जोस जागर छ मोटुमा <laughs> हाँसेर मिठो बोल्छिन् उनी बिर बेथाहरू आफै भित्र राख्छन् कति मायालु कति दयालु सबैलाई उनी खुसी मात्रै बाँड्छन् थियो बिहानीको बिहानीको चिसो मिठो हावासँगै उदाउँछिन् नि प्रभातको प्रभातको सुनौलो किरणसँगै लिएर एउटा नौलो आशा उमङ्ग नौलो दिनको प्रार्थना गाउँ छिन्दुरी हात ना ना ना ना ना ना ना ना ना